संविधान सभा सदस्य निर्वाचन दुई हजार सत्तरीमा धाँधली र षड्यन्त्र भएकोले आफूहरू सहभागी नहुने एकीकृत माओवादीले बताएका छन् गएको मंगलबार मक्सिर चार गते संविधान सभा सदस्य निर्वाचन दुई हजार सत्तरीको निर्वाचन सम्पन्न भएको थियो निर्वाचन सम्पन्न भए लगतै गत बुधबार मक्सिर पाँच गतेबाट मतगणना शुरू भएको थियो मतगणनाको प्रारम्भिक मत परिणामबाट एकीकृत माओवादी देशैभरबाट पछाडि पर्ने संकेत पाए लगतै गएको बिहिबार मक्सिर छ गते भरतपुरमा पत्रकार सम्मेलन गरी घेराबन्दी गरेर प्रतिक्रियावादीको आडमा षड्यन्त्र गरेर एकीकृत माओवादीलाई हराउने चालबाजी भएकोले संविधान सभामा आफ्नो पार्टी सहभागी नहुने एकीकृत माओवादी चितवनको भनाइ छ गएको संविधान सभा सदस्य निर्वाचन दुई हजार चौसठीमा एकीकृत माओवादी पहिलो पार्टी भएको थियो पहिलो संविधान सभाको निर्वाचनबाट संविधान बनाउन नसकेपछि अहिले दोस्रो पटक निर्वाचन भएको हो यो निर्वाचनमा भने एकीकृत माओवादी केही पछि परेको अवस्थामा पत्रकार सम्मेलन गर्दा संविधान बनाउन नदिने षड्यन्त्र मात्रै गरेको सर्वसाधारणको भनाइ छ निर्वाचनमा हार बेहोरेपछि बन्द कोठामा बिरालोले कसलाई कोपरौं भन्ने जस्तै भएको रत्नगर आठका विश्वनाथ पाण्डेको भनाइ छ पत्रकार सम्मेलन गरेर झाँझली भयो भन्ने कुरा यी वाइगत कुरा हुन् बिरालो चारैतिर बन्द कोठा भयो भने कसलाई कोपरौँ भने यस्तो भएको अरू केही पनि होइन त्यसमा त्यो केही हुनेवाला पनि छैन केही पनि छैन त्यो संविधान बन्नलाई नदिने कुरा हुन् अरू केही पनि होइन सब पारदर्शी भएको त्यो सबै न्यू खोजेका हुन् अब हारियो भन्ने भनेपछि केही न केही त भन्नु पर्यो क्या पोकेको काम हो त्यस्तो अरू केही पनि निर्वाचन शान्तिपूर्ण भए पनि मतपेटिका मतगणना स्थलसम्म ल्याउने प्रक्रिया पारदर्शी नभएको पत्रकार सम्मेलनमा एकीकृत माओवादीले बताएका छन् मतदान स्थलदेखि मतगणना स्थलसम्म मतपेटिका ल्याउने काम शंकास्पद र षड्यन्त्रपूर्ण भएकोले निर्वाचनको परिणाम आफूहरूलाई स्वीकार्य नहुने एकीकृत माओवादीको भनाइप्रति मतदाताहरू रिसाएका छन् मतगणना गर्दा गर्दै विभिन्न क्षेत्रमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले दिनुभएको प्रति सर्वसाधारण तथा मतदाताहरू दुखित बनेका छन् देशको प्रधानमन्त्री भइसक्नु भएको तथा पार्टीका अध्यक्ष समेत रहनु भएको एउटा जिम्मेवार व्यक्ति हुँदा हुँदै पनि केटाकेटीको जस्तो व्यवहार देखाउँदा आफू धेरै दुखित भएको रत्नगर एकका कुलप्रसाद आचार्यले बताउनु भयो प्रचण्डजीले जुन प्रतिक्रिया देखाउनु भयो चुनावको मुखैमा आएर भोट गन्दा गन्दै उहाँलाई त्यस्तो नमिठो लागेछ जुन कुरो सुन्दाखेरि गर्दाखेरि हामीलाई यति दुःख लाग्यो प्रचण्डजी त्यति केटाकेटी हुनुहुँदो रहेछ जुन धारणा राख्नुभयो त्यो अत्यन्त असान्दर्भिक गर्नै नहुने एउटा नेताले गर्न लागेकै कुरा थिएन त्यस्तो कुरा उहाँले नगर्नु पर्थ्यो उहाँले परिणामहरू मजाले मान्नु पर्थ्यो मान्न सक्नु भएन यो ज्यादै दुःखको कुरा हो र यस्तो नगरियोस् यसले प्रजातन्त्रलाई लोकतन्त्रलाई जनताको हक अधिकारलाई ठूलो कुठाराघात हुन्छ यो कुठाराघात गरेको कुरा हामी जनतालाई पटक्कै मन परेको छैन र सर्वसाधारणले पनि यस कुरालाई नितान्त केटाकेटी व्यवहार भनेर भनेर भनेका छन् यसलाई प्रचण्डजीहरूले एउटा बहुदलीय पद्धतिमा पसिसकेपछि अब यस्ता कुरा गरेर यो राष्ट्रलाई धोका दिने नेपाली आमालाई धोका दिने नेपालका सन्तान सन्ततिहरूलाई धोका दिने काम गर्न हुँदैन यो ज्यादै दुःख लाग्दो कुरा हो निर्वाचनमा जनताबाट जित होस् या हार सहजै स्वीकार गर्न सक्नु नै एउटा असल व्यक्तित्व हो निर्वाचनमा हार बेहोर्न पर्यो भन्दैमा विगतमा सबैभन्दा ठूलो पार्टी बनाएको जनताहरूबाट भाग्न नहुने रत्ननगर एकका नन्दराम कडेलको भनाइ छ दलीय व्यवस्था सत्तामा सामेल भएर संसदीय दलमा परिणत भइसकेपछि चुनावमा जनताबाट पराजय भयो अथवा जय भयो त्यो आफ्नो चाहिँ एउटा किसिमको नैतिकताले चाहिँ उनीहरूले चाहिँ त्यसरी बहिष्कार गरेर जनताबाट चाहिँ भाग्नु हुन्थेन त्यो एकदम गल्ती छ जुन निर्वाचन चाहिँ मुलुकमा चाहिँ सम्पन्न भइरहेको अवस्थामा जनताको मतलाई अनावस्था गर्दै जुन किसिमको माओवादीले चाहिँ बाहिर यस्तो किसिमको रवैया देखायो त्यो पार्टीमा ठूलो विडम्बना हो यो हाम्रो चाहिँ सम्पूर्ण नेपाली जनता सम्पूर्ण यो मुलुकको चाहिँ मतदाताहरूले चाहिँ यो धिक्कार गर्न आउने सो गरे पहिलो संविधान सभा सदस्य निर्वाचन दुई हजार चौसठीमा विजयी प्राप्त गरेका एकीकृत माओवादी देशकै पहिलो अनि ठूलो पार्टी साबित भएका थिए त्यतिखेर शासकीय स्वरूप पहिचान समेतको संविधान बनाउने एकीकृत माओवादीका निर्णय नभई जनजातिलाई भूल भुलैयामा राख्नको लागि मात्रै रहेको फेरि पनि नन्दराम खडेल शासकीय स्वरूप पहिचान समेतको बनाउने एउटा किसिमको निर्णय चाहिँ माओवादीले लिएको थियो जनजातिलाई एउटा भूल भुलाइमा पार्नलाई तर त्यो पहिचान त्यो होइन समग्र नेपाली जनताको पहिचान हुनु पर्यो क्षेत्र क्षेत्र ठाउँ ठाउँ किल्ला किल्लामा विभिन्न हाम्रा चाहिँ हिमाल छन् नदी छन् नाला छन् बाढ़ मधेस छन् तिनका चाहिँ पहिचानबाट चाहिँ जे सानो टुक्रा चाहिँ बनाएर चाहिँ राखेर चलाउनु पर्छ हाम्रो धारणा त्यो छ हामीले त्यसैको लागि संविधान कानून नियम बनोस् र गरून् भन्दा सक्षम उम्मेद्वारलाई चाहिँ आफ्नो इच्छामा लागेका उम्मेद्वारलाई भोट दिएर पठाएछौँ यिनीहरूले यो मुलुकको लागि शान्ति सुव्यवस्था कायम गरून् कानून नियम विधान बनाउन् यो मुलुकले निकास पाओस् हाम्रो भन्नु त्यही देशभर नै जित नहुने संकेत पाएपछि विभिन्न स्थानको मतगणना स्थल छोडेको भनेर सबै पार्टीहरूले एकीकृत माओवादीको तीव्र आलोचना गरिरहेका छन् भने विगतमा सबैभन्दा ठूलो पार्टी बनाएको मतदाताहरू तथा सर्वसाधारणहरू दुखित भएको पाइन्छ साँच्चै नै संविधान निर्माणमा एकीकृत माओवादी सहभागी नहुने हो भने देशलाई नयाँ संविधान कहिले दिने तथा जनताहरू कहिलेसम्म नयाँ संविधानको पर्खाइमा बस्ने र सर्वसाधारणले कहिलेसम्म दुःख भोग्ने एकीकृत माओवादी लगायत अन्य ठूला दलका नेताहरू पनि यसप्रति मनैदेखि नै सोच्नु जरुरी छ